देख्दै सोध्यो के चल्दैछ तेरो कामकाज दाइले भन्छ आफ्नो परिवारको नाम राख आमाले भन्छ बाबु के छ तेरो हाल खबर बाबुले भन्छ छोरो के गर्दैछ आजकाल Hey! दाईले सोध्यो के चल्दैछ तेरो कामकाज दाईले भन्छ आफ्नो परिवारको नाम राख आमाले भन्छ बाबु के छ तेरो हाल खबर बाउले भन्छ छोरो के गर्दैछस् आजका के पनि गर्दिनँ म यत्तिकै बसेर आज किन होला म आजका एकदमै साइको भाँचो फ्याट स्याट खान्छु अनि जोइन्ट सोइन्ट तान्छु किन होला म आजका एकदमै साइको भाचो केटाहरू बटुलेर गलीतिर जान्छ दिनभरि गोटीको चार्जमा छैन केही अप्सन गल्ली मेरो जक्सन ढिक्का र ब्ल्याक मेरो हातमा जहिले पनि खान्छु अहिले पनि तान्छु मरेरै जानु छ लास्टमा जब जान्छु म मरेर मलाई जलाउँदा मेरो धुवामै गाँजाको बासना जिन्दगी यसरी चल्दैछ खासमा मेरो कोही छैन आफ्नो मान्छे वरिपरे आज बोल्न खोज्दा बिग्दैन मेरो बोली पनि त्यति माया गर्ने छमाले पनि छोडी गए तर बाले भएन एक्लै बस्दिन्छु भोलि पनि मेरो दिदीले सोध्यो के चल्दैछ तेरो काम काज आमाले भन्छ बाबु के छ तेरो हाल खबर घरबाट धेरै टाढा छु आज म भुसिया कुकुर झै छाडा छु सामान उठाउनलाई डिलरसँग जहिले पुग्ने गर्छु म बाला छु अनि झ्यापमा फर्किन्छु ए बाटोमा हल्ला गरिदिन्छु मुख छाडिदिन्छु रन्डीको बान डन्टेसँगै जङ्गिन्छु अनि समाउँछ मलाई छु गोदै खान्छु मैले भ्याज भुज मलाई खिसार्दै चौकीमा लगेर हान्छ टक्कै टक्कोमा ड्याम्पु पारा मेरो त्यस्तै हो गई गुज्रेको म तिन वर्ष रिह्याप छिरे तर खै सुध्रेको चाहना छ मलाई मेरो परिवार खुसी पार्न तर पनि मलाई मेरो बाउआमाले बुझिरहेछ मलाई खुसी बनाउन आफ्नो आँसु पुछिरहेछ यो सब देख्दा मेरो मन निकै दुखी भएको छ कसरी भनौँ म आमा तिम्रो मुख अगाडि बोल्न गाह्रो लाग्छ तिमी गराउँछौ त्यसपछि पारो तात्छ तर थाहा भयो आज सबै मेरो काँधमा छ त्यसैले अब म केही गर्ने सोचिरहेको छु आजबाट अनि केही गर्ने आशा त्यसैले हाँसेर बाँच्छु आफ्नो जिम्मेवारीलाई म आफ्नै काँधमा राख्छु मलाई राम्रोसँग थाहा छ अहिले म कहाँ छु जहाँ भए पनि ए आमा बाउ म सधैँ तिम्रै साथ छु मेरो दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज Malay pun survival, get a little I'll cover you.